डडेलधुराको एक सरकारी कार्यालयले दायित्व समेत पूरा गरेन कर्मचारी नै छैन भन्दियो भन्दै कार्यालय सहयोगी मार्फत जवाब पठाएर सूचना माग्नेलाई ठग्दै दार्चुलामा खाद्य संस्थानको गोदाम बेवारिसे बन्दै पर्खाल भत्किएको एक महिनासम्म पनि संस्थानका प्रतिनिधि जिल्ला पुगेनन् बैतडी खुल्ला दिशामुक्त जिल्ला घोषणा यो सँगै सुदूरपश्चिममा खुल्ला दिशामुक्त जिल्लाको संख्या पाँच पुग्यो र कञ्चनपुरको पुरानो सदरमुकाम बेलौरी नशालु पदार्थ सेवन र यौन क्रीडा स्थलमा परिणत दार्चुला बाढी पीडितद्वारा क्षतिपूर्ति तथा राहतको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु सूचना माग्ने विषयमा जानकारी लिँदा डडेलधुराको एक सरकारी कार्यालयले व्यवस्था गरेको छ कोष तथा लेखा नियन्त्रण कार्यालय डडेलधुरामा रेडियो युनिटीको समाचार शाखाबाट फोन गरी समाचारका लागि सूचना माग गर्न खोज्दा कर्मचारीले न्यूनतम दायित्व पनि ननिभाएका हुन् जिल्ला विकास समिति डडेलधुराबाट यस आर्थिक वर्षमा खर्च भएको तथा फिर्ता जाने रकम बारे जानकारी लिने विषयमा सोध्न खोज्दा मात्रै कर्मचारीले आफ्नो दायित्व ननिभाएका हुन् कार्यालयमा फोन गर्दा कार्यालय सहयोगले फोन उठाइसकेपछि त्यसपछि हामीले सूचनाको विषयमा आग्रह गरेपछि सम्बन्धित फाँटका कर्मचारीलाई सहयोगीले बोलाउँदा कर्मचारीले आफू कार्यालयमा नभएको बताइदियो भनेपछि सोही अनुसार कार्यालय सहयोगीले हामीलाई जवाब दिएका थिए तुरन्तै रेडियो युनिटीको समाचार शाखाको टोली कार्यालयमा पुग्दा सबै कर्मचारीहरू कार्यालयमा रहेका थिए कार्यालय सहयोगीलाई फोन मार्फत कार्यालयमा छैन भनिदियो भन्ने लेखापाल समेत कार्यालयमा रहेका थिए तपाईँहरूलाई सूचना माग्नु भन्दा हामीले पहिले सूचनाका विषयमा मात्र कुरा गर्न खोजेका थियो तर तपाईँले किन दायित्व समेत ननिभाउन खोजेको भनी प्रश्न गरेपछि सबै रातो पिरो अनुहार बनाउँदै चुप लागेका थिए आफ्नो गल्तीको विषयमा एकै कोठाभित्र रहेका पाँचजना कर्मचारीहरूले उल्टै आफ्नो गल्ती अस्वीकार गरेका थिए उनीहरूले काममा व्यस्त रहेकाले त्यस्तो भनेको भनेर आफ्नो गल्ती टार्न खोजे व्यस्तता छ कार्यालयमा पुग्दा हुन्छ भन्ने जवाब दिएको भए पनि पुग्थ्यो नि भनेर प्रतिप्रश्न गरेपछि उनीहरूले कुनै जवाफ नै दिन सकेनन् साथै कोलिनिकाका कर्मचारीहरू नागरिकलाई नटेर्ने गरेको सेवाग्राहीले समेत गुनासो गरेका छन् सेवा लिनका लागि गएको बेला कोल निकायका कर्मचारीहरूले अटेरी गर्ने गरेका छन् एक सेवाग्राहीले रेडियो युनिटलाई भने मुस्कान सहितको सेवा दिन्छौ भन्ने सरकारी कार्यालयले दुःख दिएर काम गराउने गरेका छन् यही हो मुस्कान सहितको सरकारी सेवा दार्चुलामा रहेको नेपाल खाद्य संस्थानको गोदाम बेवारिसे बन्दै गएको छ संरक्षण गर्ने मान्छे अभावमा गोदाम बेवारिसे बनेको हो दार्चुलामा खाद्य संस्थानको कार्यालय नहुँदा गोदाम बेवारिसे बनेको छ नेपाल खाद्य संस्थानको कार्यालय दार्चुलाबाट दुई सालमा हटेको हो त्यो बेलादेखि दार्चुलामा गोदाम मात्र रहेको छ खाद्य संस्थानको गोदाम असार बीस गते भत्किएको छ संस्थानको गोदामको अगाडिपट्टिको दुई मिटर जति पर्खाल भत्किएको छ पर्खाल भत्किएको बारे खाद्य संस्थान धनगढ़ीलाई जिल्ला प्रशासन मार्फत जानकारी भएको छ पर्खाल भत्किएको एक साता हुँदा पनि संस्थानका प्रतिनिधि निरीक्षणको लागि जिल्ला पुगेका छैनन् यसअघि खाद्य संस्थानको खोलंगामा गोदाम हेर्ने गरी नरभान सिंह ठेकेरै कर्मचारी राखिएकोमा उहाँको हालै बाजुराको कोल्टी डिपो सरुवा गरिएको छ कोल्टीमा चामल वितरण गर्न समस्या भएपछि ठेकरेलाई बाजुरा सरुवा गरिएको खाद्य संस्थान अञ्चल कार्यालय धनगढीका प्रमुख दिल्लीराज लम्सालले बताउनुभयो गोदामलाई बढी दिने गरी तयारी भए पनि स्वीकृति नहुँदा ढिलाइ भएको छ गोदामको पर्खाल भत्किएको एक साता बितिसक्दा समेत खाद्य संस्थानको प्रतिनिधि अनुगमनमा पुग्न सकेका छैनन् क्षेत्रबाट प्रतिनिधि पठाउन कर्मचारी समस्या रहेको लम्सालले बताउनु भयो निरीक्षणको लागि समेत बाटोको समस्या देखाउँदै कर्मचारी दार्चुला जान समस्या मान्ने गरेका छन् बैतडीलाई देशकै अडतिसौं तथा सुदूरपश्चिमको पाँचौं जिल्लाका रूपमा खुल्ला दिशामुक्त घोषणा गरिएको छ जिल्लाभरिका सबै घरधुरी र सार्वजनिक संस्था तथा स्थानहरूमा सडचालिस हजार छ सय छैसठी शौचालय निर्माण भई प्रयोगमा आइसकेपछि जिल्लालाई हिजो एक औपचारिक कार्यक्रम गरी खुला दिशामुक्त घोषणा गरिएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बैतडीका प्राविधिक दीपक केसीले जानकारी दिनुभयो बैतडीमा दुई हजार अडसठीमा महाकाली गाविसलाई खुला दिशामुक्त घोषणा गरेसँगै शुरू भएको सरसफाई अभियानले पाँच वर्षपछि मूर्त रूप लिएको हो सफा गाउँ सफा शहर बैतडीवासीको साझा रहर भन्ने मूल नाराका साथ गरिएको खुला दिशा मुक्त घोषणा कार्यक्रमको अध्यक्षता निमित्त स्थानीय विकास अधिकारी मानबहादुर कुँवर तथा प्रमुख अतिथि खानेपानी तथा सरसफाई मन्त्री प्रेम बहादुर सिंह हुनुहुन्थ्यो यसपछि जिल्लामा पूर्ण सरसफाईका क्रियाकलाप सञ्चालन गरिने डिवासिसीले जनाएको छ यसअघि गत साल नै बैतडीलाई खुल्ला दिशामुक्त घोषणा गर्ने लक्ष्य लिएको भए पनि त्यो लक्ष्य पूरा हुन सकेको थिएन कञ्चनपुरको पुरानो सदरमुकाम भेलौरीको खुला मञ्चको पूर्वपट्टि रहेको हाट बजार क्षेत्र उच्छृङ्खल युवाहरूको नशालु पदार्थ सेवन गर्ने र यौन कर्मीका लागि सुरक्षित स्थलका रूपमा परिणत भएको छ केही वर्ष अगाडि भेलौरी हाट बजारलाई नमुना हाट बजारका रूपमा चिनाउने अभिप्राय बोकी यस क्षेत्रका सक्रिय विकासवादी व्यक्तिहरूको पहलमा बसला सहित निर्माण गरिएको हाट बजार क्षेत्रमा साँझ परेदेखि मध्यरातसम्म उत्शृङ्खल युवाहरूको नशालु पदार्थ सेवन गर्ने र यौनकर्मीका लागि सुरक्षित यौन सम्पर्क गर्न मिल्ने स्थलका रूपमा चिनिन थालेको छ केही समय अगाडिसम्म बेलौरीमा रहेको पार्क पनि यस्तै कार्यका लागि बढी प्रयोग हुने गरेको थियो तर पछिल्लो समयमा बेलौरी नगरपालिकाको कार्यालय भवन र उद्यान निर्माण हुन थालेकाले त्यहाँ हुने कार्य हाट बजार क्षेत्रमा हुन थालेको र त्यस्ता कार्यालय तत्काल बन्द गरी सभ्य समाज निर्माणमा अग्रसर हुनुपर्नेमा महाकाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख दीपक ढुङ्गा घनाले बताउनु भयो बेलौरी हाट बजारको नजिकै इलाका प्रहरी कार्यालय पनि छ तर इलाका प्रहरी कार्यालयलाई त्यतातिरको कुनै ध्यान छैन चाडबाडका बेलामा निकै सक्रिय सुरक्षा निकाय अरू समयमा बेखबर बन्ने गरेको विगत लामो समयदेखि खेलकुदका कार्यमा सक्रिय युवा तेज बहादुर चन्दले बताउनुभयो खुला मञ्चसँगै जोडिएको उक्त हाट बजारमा निर्माण गरिएको बसतला प्रयोग नगरी बजार र आसपास क्षेत्रमा अव्यवस्थित तरिकाले पशु पंक्षीहरूको मासु बिक्री गर्ने गरेकाले दुर्गन्ध फैलिएको पशु क्वारेन्टाइन चेकपोस्ट बेलौरीका प्रमुख धनञ्जय जोशीले बताउनु भएको छ तपाईँ अहिले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा रेडियोनिटी डट कम डट एनपीबाट युनिटी खबर सुनिरहनु भएको छ डडेलधुवाको बागबजार क्षेत्रमा सवारी दुर्घटना घटाउने तथा यातायात सञ्चालन सहज बनाउने विषयमा छलफल भएको छ छलफलमा जिल्लाको बागबजार क्षेत्रमा फुटपाथ समेत ढाकिने गरी पसलहरूले राखे पसलेहरूले राखेका सामानहरू हटाउने सड़क छेउछाउका निर्माण सामग्री हटाउने बिहानको कार्यालय हाजिर हुने समय र बेलुका विदा हुने समयमा नो पार्किङ नियम लागू गर्ने जिल्लालाई नै सवारी दुर्घटना न्यूनीकरणको नमुना जिल्ला बनाउने पार्किङको लागि उचित विकल्प खोज्ने र छाडा पशु सफाहरूको समस्या समाधान गर्ने विषयमा छलफल भएको हो ट्राफिक प्रहरी उद्योग वाणिज्य संघ व्यापारी राजनीतिक दलका प्रतिनिधिको सहभागितामा उक्त छलफल भएको हो हिजो छलफल भएका विषयमा सबै सरोकारवालाहरूसँग छलफल गरी अगाडि बढ्ने विषयमा समय समेत छलफल भएको थियो हिजो छलफल मात्र भएको र अब यसपछि सरोकारवालाहरूसँग वृहत छलफल गरी निर्णय गरिने ट्राफिक प्रहरी निरीक्षक शंकरनाथले जानकारी दिनुभयो बाढी पहिरो सरोकार समितिले हिजो जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री कार्यालय तथा विभिन्न राजनैतिक दलहरूलाई ज्ञापन पत्र बुझाएको छ गत सार सोह्र गते बाढी आएको बाढी पहिरोका कारण जिल्लाका बढी गाविसमा भएको क्षतिप्रति तथा राहतको माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् सोमबार जिल्लामा गठन भएको सरोकार समितिले तत्कालीन अवस्थामा क्षतिपूर्तिको मूल्याङ्कन गरी ध्वस्त संरचनाहरू पुननिर्माण तथा उचित राहतको माग गर्दै ज्ञापन बुझाएको सरोकार समितिका संयोजक प्रमानन्द जोशीले बताउनुभयो जिल्लाभरि भएका क्षतिको विवरण संकलन हुन नसकेको तथा अहिले सरकारको उपलब्धि गराउने राहत रकम न्यून भएको भन्दै जिल्ला प्रशासन मार्फत ज्ञापन पत्र बुझाइएको हो बाढ़ी पहिरोका कारण दार्चुलामा पन्ध्र बढ़ी गाविस जोखिममा परेका छन् ती गाविसहरूलाई संकटग्रस्त क्षेत्र घोषणाको समेत माग गरिएको छ उनीहरूले बाढ़ी पहिरोका कारण खानेपानी सड़क बत्ती खाद्यान्न शैक्षिक संस्था जस्ता ठाउँमा क्षति पुगेको भन्दै संकटग्रस्त क्षेत्र घोषणा गर्न माग गरेका हुन् डोटीमा गरिबी निवारण कोषद्वारा सञ्चालित ग्रामीण गरिबी न्यूनीकरण कार्यक्रमहरूको अनुगमन गरिएको छ जिल्ला स्तरीय सरकारवालाहरूको संयुक्त अनुगमन टोलीले सोमबार र मंगलबार दुई दिन लगाएर कार्यक्रम सञ्चालन भएका विभिन्न गाविसहरूको अनुगमन गरेको हो गरिबी निवारण कोषका साझेदार संस्थाहरूले ग्रामीण क्षेत्रमा भएका क्रियाकलापहरूको मूल्याङ्कन गर्दै टोलीले हिजो समाज सेवाको सहयोगमा सञ्चालित आय आर्जन कार्यक्रमहरूको अनुगमन गरेको थियो भने सोमबार नै फेको फेकोफोनको सहयोगमा झिजुडामाण्डोमा सञ्चालित खानेपानी आयोजना र आय आर्जनका कार्यक्रमहरूको पनि अनुगमन गरेको थियो टोलीले हिजो भने एकीकृत सामाजिक विकास समूहको सहयोगमा बोर्डरमा सञ्चालित दिलौनी सामुदायिक संस्था र संविकास केन्द्रको सहयोगमा गैरामा निर्माण गरिएको बाल विकास भवनको अनुगमन गरेको हो अनुगमन टोलीमा जिल्लाका राजनीतिक दल साझेदार संस्थाका प्रतिनिधि पत्रकार लगायतको सहभागिता रहेको स्थानीय तेज प्रकाश मौनले जानकारी दिएका छन् नेपाल टेलिकमको सेवा गुणस्तरीय नभएको उपभोक्ताहरूले गुनासो गरेका छन् टेलिकमले वितरण गरेको इन्टरनेट र मोबाइल फोन सेवा गुणस्तरीय नभएको उपभोक्ताको गुनासो रहेको छ फोन नलाग्ने लागे पनि राम्रोसँग नसुनिने कुरा गर्दा गर्दै बीचमा काटिने जस्ता समस्या देखिने गरेका उपभोक्ताले बताएका छन् यस्तै टेलिकमले वितरण गरेको इन्टरनेटमा समेत सुस्ता र कहिले नचल्ने समस्या उपभोक्ताले भोग्ने गरेका छन् टेलिकमले उपभोक्ताबाट रूपैयाँ लिने तर आफ्नो सेवा गुणस्तरीय बनाउनतर्फ भने खासै चासो नदेखाएको आरोप लाग्ने गरेको छ जसका कारण उपभोक्ता हैरान भएका छन् कैलालीको खैरालाचार फुलबारीका यज्ञबहादुर रामिसानेले फोन नलाग्ने लागे पनि राम्रोसँग नसुनिने कुरा गर्दा गर्दै बीचमै काटिने जस्ता समस्याले हैरान भएको बताउनु भयो फोन गर्दा बेला बेलामा नेटवर्क व्यस्त भन्ने समस्याले त उपभोक्तालाई झनै हैरान बनाएको छ तर टेलिकमले भने आफूले प्रदान गरिरहेको सेवा गुणस्तरीय नै रहेको दावी गरेको छ नेपाल टेलिकमको कार्यालय धनगढीका प्रमुख राजेन्द्र कृष्ण श्रेष्ठले अहिले फोनमा खासै समस्या नरहेको दावी गर्नुभयो उहाँले अहिले टेलिकमले फोन र इन्टरनेट सेवामा निकै सुधार रहेको दावी गर्नुभएको छ धनगढीमा आफूले कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेको पन्ध्र दिन भएको र सो अवधिमा टेलिकमको सेवाबारे प्रयोगकर्ताबाट एउटा पनि गुनासो नआएको उहाँले दावी गर्नुभयो अब सड़क तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट पछिल्लो चौबिस घण्टामा सुदूरपश्चिममा सड़क तथा सवारीसँग सम्बन्धित एउटा दुर्घटना भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय